चाउरी पर्छ मरिच राग बाँचेको छ चाउरी पर्छ मरिच राग बाँचेको छ मान्छे जल्छ रुखो खाग बाँचेको छ हेर्ने नजर उसैको हिरा हो कि पत्थर हेर्ने नजर उसैको हिरा हो कि पत्थर भन्दै थियो चन्द्रमामा दाग बाँचेको छ कोही दिन्छन् कोही दिन्छन् कोही दिन्छन् हात यहाँ सक्नेले तान्छन् छातीभित्र कसैको देब्रे भाग बाँचेको छ जङ्गलमै फुलेको फुल पनि बन्धक भो जङ्गलमै फुलेको फुल पनि बन्धक भो झर्छ एक फुल्न अर्को बाघ बाँचेको छ झर्छ एक फुल्न अर्को बाघ बाँचेको छ जीवन बुझ्ने परिचय उपहार नै ठान्छु जीवन बुझ्ने परिचय उपहार नै ठान्छु अर्को जन्म हुन्छ र माग बाँचेको छ अर्को जन्म हुन्छ र माग बाँचेको छ